अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट धादिङ र सिराहामा भएको छोटा छुट्टै सवारी दुर्घटनामा परि छजनाको मृत्यु छब्बिसजना घाइते फोटोसहितको मतदाता नावलीमा नाम दर्ता गर्ने समय आजबाट सकिँदै प्रमुख चार दलका शीर्ष नेताहरू र अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीबीच छलफल जारी एकीकृत नेकपा माओवादीका विभिन्न विभागको संयुक्त बैठक आज बस्दै काला जातिको हत्या गरेको आरोप लागेका म्यानलाई सफाई दिएपछि काला जातिका मानिसहरूद्वारा अमेरिकामा प्रदर्शन स्पेनका प्रधानमन्त्री रोजेले आर्थिक घोटाला गरेको एक व्यक्तिलाई सहयोग गर्न खोजेको भन्दै उनलाई राजीनामा दिन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 घाइते भएका छन् आज बिहान साढे पाँच बजेतिर भएको दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी उपचारको लागि काठमाडौँ पठाएका छन् यसैबीच सिराहामा आज बिहान ट्राक्टर पल्टदा तीनजनाको जनाको ज्यान गएको छ अरू एघारजना घाइते भएका छन् महोत्तरीको पडोल स्थानको दर्शनको लागि सिराहाको कचा कसुनारीबाट भक्तजन लिएर छुटेको नाचार त चार सात चार तिन नम्बरको ट्र्याक्टर कर्सनामा पल्टिएको हो दुर्घटनामा सिराहा इटाटारका मुकेश यादव र रामसती देवी यादव तथा मेझोलीकी गुलाब देवी यादवको ज्यान गएको प्रहरीले जनाएको छ घाइतेको कर्सनामा रहेको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ Thank you. निर्वाचन र निर्वाचन विरोधी दलहरूसँगको वार्ताका विषयमा छलफल गर्न प्रमुख चार राजनैतिक दल र मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी छलफलमा जुटेका छन् प्रधानमन्त्रीको निजी निवासमा केही विरोगी शुरू भएको छलफलमा आगामी मङ्सिर चार गतेका लागि तय भएको निर्वाचनको मितिमा कसरी निर्वाचन गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ सरकार र चार दलले निर्वाचन विरोधी नेकपा माओवादी लगायतका दलसँग वार्ता गर्ने निर्णय गरे पनि अहिलेसम्म वार्ता हुन सकेको छैन नेकपा माओवादीले समेत वार्ता टोली गठन गरे गरे पनि सहमतिमा पुग्नको लागि मङ्सिर चारको निर्वाचन मिति सार्नुपर्ने अडान राखेपछि वार्ता हुन सकेको छैन आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पनि आइसकेको र अब निर्वाचनमा कसरी केन्द्रित हुने भन्ने विषयमा छलफल गर्न नेताहरूले बताएका छन् एकीकृत नेकपा माओवादीका विभिन्न विभागको संयुक्त बैठक आज बस्दैछ पछिल्लो समयमा आन्तरिक विवाद अल्छिएको एकीकृत माओवादीको ब्युरो तथा राज्य समिति इन्चार्जहरूसहितको हिजोको लागि तय भएको बैठक आज बस्न लागेको हो बैठकमा आउँदो विस्तारित बैठकबारे छलफल हुनेछ हिजो पदाधिकारी बैठकमै चरम विवाद उत्पन्न भएपछि संयुक्त बैठक आजको लागि सारिएको थियो पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले पार्टीमा अध्यक्ष बाहेक सबै दल हटाउने प्रस्ताव गरेपछि बैठकमा विवाद उत्पन्न भएको थियो बाबुराम भट्टले उपाध्यक्ष पदबाट राजीनामा दिएपछि उत्पन्न विवाद सोल्छाउने प्रयास भइरहेको बेला एकीकृत माओवादीमा अर्को विवाद थपिएको हो विवादलाई विस्तारित बैठक अघि नै सामान्य सहमतिको साथ मिलाएर लैजान बैठक बस्न लागेको हो बैठक पार्टी केन्द्रीय कार्य पेरिस बिहान एघार बजेको लागि तय भएको छ निर्वाचन क्षेत्र निर्धारण आएका संयोजक ताहिर अली अन्सारीले वर्तमान संवैधानिक व्यवस्था अनुसार प्रत्येक जिल्लामा निर्वाचन क्षेत्र निर्धारण गर्न समस्या आएको बताउनु भएको छ उहाँले संयोजक अन्सारीले पहाड़ तराईका जिल्लामा जनसङ्ख्याको वृद्धि दर अनुसार क्षेत्र निर्धारण गर्नुपर्ने अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार समस्या आएको बताउनुभयो उहाँले संविधानसभा भएको व्यवस्था संविधानमा भएको व्यवस्था परिवर्तन नगरेसम्म आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने समेत बताउनुभयो फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने समय आजबाट सकिँदै शासन संविधान सभाको दोस्रो निर्वाचन लक्षित गरी शुरू गरिएको मतदाता नामावली दर्ताको समय आजबाट सकिने भएकाले नजिकको दर्ता केन्द्रमा सम्पर्क गर्न निर्वाचन आयोगले आग्रह गरेको छ आयोगले जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गएर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सकिने जनाएको छ अठार वर्ष उमेर पुगेकाहरूले मात्रै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने निर्वाचन आयोगले जनाएको छ आयोगले नावली दर्ता गर्न आफूलाई पाएको पर्ने केन्द्रमा नागरिकताको प्रमाण सहित उपस्थित भई नावलीमा नाम दर्ता आग्रह गरेको छ पूर्व प्रधानमन्त्री अबिरसमान सिंह श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ दिल्लीको मैदान्त अस्पतालमा उपचार गरिरहेका श्रेष्ठलाई आइसियूबाट जनरल बेडमा सारिएको परिवारले जनाएको छ पूर्व प्रधानमन्त्री श्रेष्ठको परिवारले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि अपील गरेको छ घर सम्पत्ति भाडामा लगाउनेलाई आजसम्म आयकर तिरिसक्न आन्तरिक राजस्व विभागले ध्यान आकर्षण गराएको छ आफ्नो घर जग्गा जमिन लगायतका सम्पत्ति भाडामा लगाई आय आर्जन गरिएको व्यक्तिले आफूले प्राप्त गरेको भाडा रकमको दस प्रतिशतले हुने कर तिर्नुपर्ने कानूनी व्यवस्था छ यस्तो कर नबुझाएमा कानून बमोजिम कारवाही हुने विभागले जनाएको छ यसैबीच मंगलबारदेखि अन्तशुल्क टिकट नलागेका सुर्ती खैनी पान मसला गुड्खा लगायतका सुर्तीजन्य पदार्थहरू बिक्री वितरण गर्न नपाइने भन्दै विभागले सम्बन्धित पक्ष मान्छेको ध्यान आकर्षण गराएको छ अन्तशुल्क टिकट नलागेका यस्ता वस्तुको खरिदो सर्पसार सञ्चय र बिक्री वितरण नगर्न विभागले अनुरोध समेत गरेको छ रौतहटको जोगा गाविसमा पानीमा डुबेर आइतबार साँझ एक बालकको ज्यान गएको छ वडा नम्बर तीनका शेष फुयालको दुई वर्षका छोरा शेष सलमानको घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको परिवारले जनाएको छ भकुवा खोलाको बाढीको पानी घर नजिकै रहेको खाल्डोमा जमेपछि खेल्दा खेल्दै बालक खाल्डोसम्म पुग्दा ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ यसैबीच छिमेकीको छोरा प्रहारबाट रौतहटमा एकजना घाइते भएका छन् बडहवा गाविसका तेत्तिस वर्ष राजेन्द्र प्रताप सिंहलाई छिमेकी अजय सिंह उहाँले पुरानो रेसिपीको कारण छुरा प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् गैराती घरमा बसिरहेको बेला राजेन्द्रलाई अझैले एक्कासी पेट र कोखामा छुरा हानेको प्रहरले जनाएको छ राजेन्द्रको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै वीरगञ्ज बताइएको जिल्ला अस्पताल गौरले जनाएको छ नलपरासीको तम्सरियामा एक पुरुष मृत फेला परेका छन् तम्सरिया चारस्थित झ्यालवास जाने कच्ची बाटोमा रहेको बिजुलीको पोल मुनि सात वर्ष करिब चालिस वर्षीय बालकृष्ण पन्त आज बिहान मृत फेला परेको इलाका प्रहरी काले नलपुरले जनाएको छ मृतक पन्तको शव उतानो परिरहेको अवस्थामा भेटिएको र छातीमा रगत देखिएको प्रहरीले जनाएको छ सब पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगिएको छ घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन प्रसाद अधिकारीले जानकारी दिनुभयो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ ग्यास व्यवसायी संयुक्त सङ्घर्ष समितिले कमिसन वृद्धिको माग राख्दै आन्दोलन घोषणा गरेको प्रति तपाईँ के भन्नुहुन्छ ए आफ्नो दुनो सुझाउने काम बे मापदण्ड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 पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस अब अन्तर्राष्ट्रिय समाचार काला जातिको हत्या गरेको आरोप लागेका जर्ज जिमरम्यानलाई सफाई दिएपछि काला जातिका मानिसहरूले अमेरिकामा प्रदर्शन सर्काएका छन् उनीमाथि काला जातिको ट्रेभन मार्टिनको हत्या गरेको आरोप लागेको थियो फ्लोरिडाको एक अदालतले शनिबार सन् दुई हजार बाह्र फेब्रुअरीमा भएको एक घटनाका आरोपी जिमरम्यानलाई सफाई दिएको थियो उता राष्ट्रपति बारक ओबामाले ट्राभनको मृत्यु अमेरिकाकै दुःख भएको भन्दै अमेरिकी जनतालाई न्याय र कानूनमाथि भरोसा गर्न आग्रह गरेका छन् उनले प्रदर्शनकारीहरूलाई शान्त हुन आग्रह समेत गरेका छन् उक्त घटनाक्रमपछि अमेरिकामा जातीय मुद्दा सर्किएको छ ब्यान विरूद्ध लगाइएको सबै आरोपबाट मुक्त गरेपछि अमेरिकामा काला जातिका मानिसहरू आक्रोशित भएका हुन् स्पेनका प्रधानमन्त्री मारियानो राजुले आर्थिक घोटाला गरेको एक व्यक्तिलाई सहयोग गर्न खोजेको भन्दै उनलाई राजीनामाको लागि दबाव परेको छ सत्तारूढ पपुलर पार्टी पिपिका कोषाध्यक्ष लुइस बारसेनासले आर्थिक घोटाला गरेको आरोप छ आर्थिक घोटाला गरेको आरोप लागेका उनलाई प्रधानमन्त्री राजुले सहयोग गर्ने भन्दै म्यासेज पठाएको एल मुन्डो पत्रिकाले समाचार छापेको छ बार्सेनासो भने भ्रष्टाचार र कर्सली गरेको आरोपमा अहिले हिरासतमा रहेका छन् उनले भनेको लागेको आरोपलाई खण्डन गर्दै आएका छन् त्यस्तै प्रधानमन्त्री राजुले पनि उनीमाथि लागेको आरोपलाई स्वीकार गर्दै आएको बीबीसीले जनाएको छ देशको आर्थिक मन्दी र बेरोजगारी बढिरहेको बेला यस्तो स्कर्टमा बाहिर आएको हो खेलसम्म साह्रो वेस्ट इन्डिज विरुद्धको पहिलेको दिवसीय क्रिकेटमा पाकिस्तानी अलराउन्डर सायद अफ्रिदीले आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरेका छन् लामो समय खराब प्रदर्शन गरेको भन्दै टिम बाहिर रहेका अफ्रिदीलाई वेस्ट इन्डिज विरुद्धको खेलमा समावेश गरिएको थियो पाकिस्तान एक सय रनले विजय भएको खेलमा अफ्रिदीले सर्वाधिक छयत्तर रन बनाए भने दाउ ओभर बलिङमा तीन मेडन राख्दै जम्मा बाह्र रन खर्च र सात विकेट लिए उनको यो एक दिवसीय क्रिकेटमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो पहिले ब्याटिङ गरेको पाकिस्तानी नौ विकेटको क्षतिमा दुई रन बनाएको थियो पाकिस्तान अभियानका लागि अफ्रिदीले पचपन्न बलमा पाँच छक्का र छ चौकाको मद्दतमा छयत्तर रन बनाए कप्तान मेसोवाहा उल्हकले बाहन्न रन जोड्नु बाहेक अरू ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् दुई सय पच्चिस रनको विजय लक्ष्य पाएको वेस्ट इन्डिजका ब्याट्सम्यान अफ्रिदी सामु निरीह देखिए वेस्ट इन्डिज एकचालिस ओभरमा मात्र अन्ठानब्बे रनमा समेटियो पाकिस्तानी सबैजसो खेलाडी आइतबारको खेलमा रोजा बसेका थिए रमजान महिना भएकाले धेरैले खेल अवधिमा पानी समेत खाएनन् जेसँगै पाँच एक दिवसीय श्रृङ्खलामा पाकिस्तानले एक शून्यको अग्रता लिएको छ वेस्ट इन्डिज यात्रामा पाकिस्तानले थप चारवटा एक दिवसीय र दुईवटा ट्वेन्टी ट्वेन्टी खेल्नेछ दोस्रो एक दिवसीय मङ्गलबार हुनेछ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक धादिङ र सिराहामा भएको छुट्टा छुट्टै दुर्घटनामा परि छजनाको मृत्यु छब्बिसजना घाइते फोटोसहितको मतदाता नावलीमा दर्ता गर्ने समय आजबाट सकिँदै प्रमुख चार दलका शीर्ष नेताहरू र अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलुराज रेग्मीबीच छलफल जारी एकीकृत नेकपा माओवादीका विभिन्न विभागको संयुक्त बैठक आज बस्दै काला जातिको हत्या गरेको आरोप लागेका झिमर म्यानलाई सफाई दिएपछि काला जातिका मानिसहरूद्वारा अमेरिकामा प्रदर्शन स्पेनका प्रधानमन्त्री रोसेले आर्थिक घोटुला गरेको एक व्यक्तिलाई सहयोग गर्न खोजेको भन्दै उनलाई राजीनामा दिन दबाव र वेस्ट इन्डिज विरुद्धको पहिलोका दिवसीय क्रिकेटमा पाकिस्तानी अलराउन्डर द्वारा आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार